अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम आधुनिक यात्रा गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हर्समा आधुनिक यात्राको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षा राज अनि तपाईँको साथमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज शुक्रबार यो श्रृङ्खला हो र आजको श्रृङ्खलामा मैले विशेष गरी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 र आधुनिक यात्राको श्रृङ्खलामा रहेर आज निकै नै चर्चित आवाजहरू तपाईँको माझमा राख्नेछु जुन आवाज नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा नेपाली सुगम सङ्गीतको क्षेत्रमा निकै नै चर्चामा रहेका छन् तपाईँ हाम्रो मनलाई छोएका छन् ती आवाजहरू आजको कार्यक्रममा पक्कै पनि राख्नेछु र यति बेला आधुनिक यात्राको सुरुवात गर्न चाहन्छु एउटा निकै नै सुमधुर आवाजबाट नेपाली सुगम सङ्गीतको फाटमा शिव परियार एउटा अनौठो नसुनेको नाउँ पक्कै पनि होइन निकै नै चर्चित निकै नै सुमधुर स्वरका धनी गायक शिव परियारको सुमधुर स्वरमा सजिएको एउटा निकै नै कर्णप्रिय आवाज तपाईँको माझमा राख्न चाहन्छु सबैले मलाई घृणा गरे पनि तिमीलाई वाह वाह गरौँ सबैले मलाई घृणा गरे पनि तिमीलाई वाह वाह गरुन् सबैले मनाए घृणा गरे पनि तिमीलाई वाह वाह गरुन् देव्रे मेरो भए पनि ईश्वर तिम्रो दाइने परुन् परमेश्वर ज्ञानेश्वर तिम्रो दाहिने देव्रे मेरो भए पनिश्वर चोखो माया यहाँ गर्ने को सधैँ मलाई घृणा गरे पनि तिमीलाई वाह वाह गरौँ निकै नै सुमधुर आवाज निकै नै चर्चित आवाज तपाईँ हाम्रो मनलाई छोएको आवाज तपाईँले सुनिसक्नु भएको छ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 र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर विशेष गरी निकै नै चर्चित आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र तपाईँलाई निकै नै मनपर्ने तपाईँको मनलाई सुने खालका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र हामी हरेक समयमा आधुनिक यात्राको यो श्रृङ्खलामा अलिकति फरक फरक ढङ्गका गीत सङ्गीतहरू तपाईँको माझमा राख्ने गर्छौँ कहिले नयाँ नयाँ गीत सङ्गीत राख्छौँ कहिले निकै नै पुराना पुराना गीत सङ्गीत जुन गीत सङ्गीतले नेपाली सुगम सङ्गीतको इतिहास यहाँसम्म ल्याइ पुर्याएको छ ती गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ त कहिले नयाँ पुराना दुवै खाले गीत सङ्गीतलाई मिक्स गरेर हामी तपाईँको माझमा आधुनिक यात्राको यो श्रृङ्खला लिएर आउने गर्छौँ र आज पनि मैले निकै नै चर्चित आवाजहरू तपाईँलाई निकै नै मनपर्ने खालका आवाजहरू लिएर उपस्थित भइसकेको छु र तपाईँको माझमा प्रस्तुत पनि गरिराखेको छु यति बेला फेरि पनि अर्को एउटा आवाजलाई तपाईँको माझमा राख्न चाहन्छु नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा निकै नै चर्चित बनिसक्नु भएको छ आफूलाई अग्र स्थानमा राख्न सफल भइसक्नु भएको छ गायक स्वरूपराज आचार्य यति बेला उनै निकै नै कर्णप्रिय स्वरका धनी गायक स्वरूपराज आचार्यको सुमधुर स्वरमा सजिएको एउटा निकै नै कर्णप्रिय आवाजले तपाईँको माझमा राख्न चाहन्छु भन के के गर्नुपर्छ तिम्रो साथ पाउन के के गर्नु पर्छ तिम्रो साथ पाउनलाई भन के के गर्नु पर्छ तिम्रो साथ पाउनलाई मलाई मन छ सँगै चोखो माया लाउनलाई चोखो माया लाउनलाई भन के के गर्नु पर्छ तिम्रो साथ पाउनलाई जति देउतासँग माग्नु पर्छ भने पनि भए जति देउतासँग माग्नु पर्छ भने पनि भए जति देउतासँग भए जति देउतासँग तयार छु म मन्दिर मस्जिद गुम्बाहरू धाउनलाई मलाई मन छ सँगै चोखो माया लाउनलाई चोखो माया लाउनलाई भन के के गर्नु पर्छ तिम्रो साथ पाउनलाई सब तर तिमी बाहेक यहाँ तिमी मेरो सर्वस्व तर तिमी बाहेक यहाँ तिमी मेरो सर्वस्व तर तिमी बाहेक यहाँ तर तिमी बाहे क्या तया छुमा दुनिया का सब निकै के गर्नुपर्छ तिम्रो साथ पाउनलाई निकै नै सुमधुर आवाज निकै नै चर्चित आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्समा हामीलाई सुनिराख्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खलालाई सुनिराख्नु भएको छ र साथसाथै तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर पनि विश्वको जुनसुकै नामा रहेर आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ विशुद्ध रूपमा हामी नेपाली सुगम सङ्गीतका सदाबहार गीत सङ्गीतहरू तपाईँको माझमा राख्ने गर्छौँ र आज पनि तिनै गीत सङ्गीत तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यात्राको यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा निकै नै चर्चित आवाज निकै नै नेपाली सुगम सङ्गीतको फाँटमा तपाईँ हाम्रो मन छुन सफल भएको आवाज हो तपाईँलाई निकै नै मनपर्ने आवाज हो हुन त केही समय अगाडि चर्चामा रहेको गीत हो यो तर यति बेला आधुनिक यात्राको यो श्रृङ्खलामा राख्छु तपाईँको लागि निकै नै चर्चामा रहेको गीत निकै नै कर्णप्रिय छ आवाज आमा तिम्रो मुहार छ चन्द्रमाको चाँदनीमा मुहार छ चन्द्रमाको साधनीमा निकै नै सुमधुर आवाज निकै नै कर्णप्रिय आवाज तपाईँ हाम्रो मनलाई सुने आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ वास्तवमा गीत सङ्गीत सुन्दा कहीँ न कहीँबाट तपाईँलाई पनि लाग्न सक्छ यो गीतले मेरै भावनालाई बोलेको हो कि भन्ने र मलाई पनि यस्तै लाग्न सक्छ जे होस् गीत सङ्गीत हो र त्यसमा पनि आधुनिक गीत सङ्गीत जसले तपाईँ हाम्रो जिन्दगीलाई तपाईँ हाम्रो भोगाइलाई तपाईँ हाम्रो परिवेशलाई निकै नै नजिकबाट निहालेको हुन्छ र त यी गीत सङ्गीतसँग तपाईँ हामी निकै नै नजिक छौँ र आधुनिक यात्राको यो श्रृङ्खलामा पनि यस्तै यस्तै आवाजहरू तपाईँको माझमा राख्छौँ जुन आवाजले कहीँ न कहीँबाट तपाईँलाई पनि छोएको छ जुन आवाज सुन्दा कहीँ न कहीँ तपाईँलाई पनि कुनै दिनको सम्झनाले झस्काउन सक्छ यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि अर्को एउटा चर्चित आवाज नै तपाईँको माझमा राख्न चाहन्छु नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा निकै नै चर्चित बनिसक्नु भएको छ गायिका अन्जु पन्त आफूलाई अग्रपङ्क्तिमा राख्न राख्नको लागि सफल भइसक्नु भएको छ यति बेला उनै चर्चित अनि निकै नै सुमधुर धनी गायिका अन्जु पन्तको सुमधुर स्वरमा सजिएको आवाज तपाईँको माझमा राख्दै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 प्राविधिक साथको लागि राजलाई पनि हृदयदेखि नै आभार प्रकट गर्दै आधुनिक यात्राको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार 回来。